भने थिइन पहिले छेउमै पर्ने थिइन आज भोलि खोया बिर्कै मिठो लाउँछ किन तिमी भने थिइन पहिले छेउमै पर्ने थिइन आज भोलि खोया बिर्कै मिठो लाउँछ किन साथ बल्न नपिकन मन मान्दैन कस्तो नसा बस्यो नपिकन मन मान्दैन कस्तो नसा बस्यो राखु जात्रा राखु जात्रा सब भद्र गल्तियो सबको हातमा कोदोको झल्तियो मेरो त नपिउने साथी भाइले कर गरे खाउ भनी मेरो त नपिउने भने साथी भाइले कर गरे खाउँ भने साथी भाइले कर गरे खाउँ भने बाहुनाको छोरो भन्थ्यो पिउने बानी छैन एभटीको जन्म खाइ उसको मन मान्दैन बाहुनाको छोरो भन्थ्यो पिउने बानी घटीको जन्म खाई उसको मन मान्दै भन्दा नजिक पर्ने मिठो पनि पाउने त्यही भएर हुने गते भट्टीमा आउने अन्त भन्दा नजिक पर्ने मिठो पनि पाउने त्यही भएर हुने गते भट्टीमा आउने कहिले दिन्छन् शीतललाई भट्टमा सबुट कहिले भने टाउको खुट्टा पाङ्रा र सुकुटी कहिले भने टाउको खुट्टा पाङ्रा र सुकुटी रातको जात्रा रातको जात्रा सब भद्र गल्थियो सबको हातमा कोदोको जल्थियो मेरो त नपिउने बानी साथीभाइले कार गरे खाउँ भने मेरो गर्ने सरतिर मेरी चर्चा हुन्छ आजकल सत्य यही मिठो पाइन्छ भन्छन् गर्छन् पल्ट खाए आज खान भन्छु भोलि के सकिन्थ्यो थुन्न हजुर पगे जाने खोले अन्त पल्ट खाए आज खान भन्छु भोलि के सकिन्थ्यो थुन्न हजुर बगे जाने खोले तिन पनेको भन्दा पनि सौनेकै याद आउँछ नरटेर भन्नु पर्दा साह्रै माया लाउँछ चल्छ जात्रा रथको सब भद्र गल्तियो सबको हातमा कोदोको झल्तियो मेरो तन पिउने बानी साथीभाइले कारगरी खाउँ बानी मेरो तन पिउने बानी साथीभाइले कारगरी खाउँ बानी साथी भाइले कर गरे खाऊ भने गरेर होला अब सुधार्ने हो भने लाग्दैन जाडक्सीले स्वास्थ्यलाई हो हानी के गरेर होला अब सुधार्ने हो भने लापरै नजाडीले स्वास्थ्यलाई हो गलत बाटो हिँड्या रहेछु अहिले बुद्धि आयो झाड रक्सी छोड्छु बल्ल खैटोमा घाम लायो झाड रक्सी छोड्छु बल्ल खैटोमा घाम लायो रातको जात्रा सबको जात्रा सब भद्र गोल सबको हातमा कोदोको झोल थियो मेरो त नपिउने बानी साथी भाइले कार गरे खाउ बानी मेरो त नपिउने बानी साथी भाइले कार गरे खाउ बानी वे वे वे वे वे वे साथी भाइले कार गरे खाउ बानी अबदेखि मैले जा क्यों नहीं